तिम्रो आँखामा एउटा जादु छ तिम्रो मुस्कुराउने पारमा एउटा बेग्लै नै आमा खै त तिमीले बुझेको किन मुटुमा के तारा तारालाई ढाक्ने कालो त्यो बादल बादल छिचोली आउने छु म त लिन तिमीलाई मेरो यो साथ आउन मसँग उडेर हेर छु तिमीलाई अजम्बरी माया आँखैमा राखेर सजाउने छु मेरो मुटुको माझ अङ्गालो खोलेर तिमी थामिदेऊ हात नछोड साथ बोलिदेऊ मायाका दुई मिठा बात आउ न आऊ मसँग गाऊ आँखा उघारी हेर मलाई तिम्रो नजिकै तिमी दाएका आँखाले तिम्रो निन्द्रामा हेरेर सुनिरहन्छौ गीत यो मेरो मुसुक्का हाँसेर अरेली तिम्रो झिमझिम गर्छौ हातले मेरो औला समाउँछौ नजिकै आऊ मलाई समा यसो छ मुटु न्यानो बनाइ तिम्रो साथैमा राख जान नदेऊ けたら